स्वागत छ कार्यक्रम ओजेलका खबरमा म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट कार्यक्रम ओजेलका खबर ठिक यसै समयमा यस सहित देश विदेशका दर्जनौ रेडियोहरू र अनलाइनहरूबाट प्रसारण हुने गर्दछ समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरको आज हामी दुई सय उनपचासौँ श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ एकजना बयानब्बे वर्षीय वृद्धको रङ्गरस अनि पहिलो पटक ओजेलका खबरमा गुल्मी भाषेका दाजुभाइ दिदीबहिनीहरूको बोली भाषा र नियमित स्तम्भ जीवनको गोरेटोमा परपुरुष गमनको आरोप लागेकी महिलाको जङ्गलमा बास भएको सम्बन्धी कथा व्याथा सुनाउने छौँ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला सर्वप्रथम गुल्मी नयाँ गाउँका एकजना बयानब्बे वर्षीय वृद्धसँगको जम्का भेटमा सुनाऊ उहाँको रङ्गरथ सम्बन्धी कुराकानी नमस्कार बुवा नमस्कार हजुरको नाम चाहिँ के पर्यो विष्णु प्रसाद पोखरेल घर चाहिँ गुल्मीको वार्ड तिन तोर्ता नयाँ गाउँको नयाँ तोर्ता तोर्ता तिन वार्ड तिन तोर्ता हो नाम कति वर्षको हुनुभयो असी सालले अहिले बहत्तर साल त हो क्या बयानब्बे भयो कि बयानब्बे वर्षको आँखा देख्नु रहन्छ अघि चाहिने ती सय सयका नोट निकाल्नु र एउटा दिदीलाई दिनुभयो लौतो नानी कतिवटा छन् गन्दिउ भन्नुभयो <laughs> अनि आँखा नदेख्ने मान्छे यस्तो नाचगान हेर्न कसरी पत्रो लाग्छ नाच्न यहाँ अस्ति सर खेलेको तिन चार फन्क तरवालसित खिच्नु उसमा रोपेन कसरी नाचेको हेर्नुहुन्छ त अरूको अहिले धमिल त देख्छु धमिल देख्नुहुन्छ नच चाहिँ आउने सुन्थ्यो सुन्न त सुन्नुहुन्छ कहीँ सुन्छु रङ्ग चाहिँ एकदम लाग्छ गाउँछु भजन गाएको अष्टमी आउँछ जरष्टमी आउँछ पहिला जमानामा नयाँ गाउँका मान्छेहरूले पिपलदाराका मान्छेहरूले तुर्ताको पुजेरी काइलो भनेर त खुब माग्थे अरे होइन हामीले भजन त सबैले गाउँछन् हनुमान उच्चारण सहजन हनुमान हामीले उच्चार्छौँ त्यही तपाईँले रेडियोमा ओजेल खबर सुन्नु भएको छ कस्तो लाग्छ ओजेल खबर राम्रो छ घटना भएको यहाँ यस्तो भयो यहाँ यस्तो भयो यस्तो भयो यस्तो बिचरा परि खाएको खबर सुन्नुहुन्छ है सुन्छु अरू मलाई जाने रियो त काने हो काने भयो यहाँ सुत्यो भयो मेरो सङ्ग्री हो छोरा छोरीन गएर बुढाबुढी मात्रै छ काम गर्नु सक्दिनँ पनि तपाईँ यस्तै वृद्ध हुनुहुन्छ भौँसी पाली चार मान्थ्यो यो जमाना त के आयो भने छोराहरू देश परदेश लाग्ने बुढाबुढीले घर कुर्ने मात्रै भयो होइन त सम्पत्ति है काठमाडौँ बिहा भएको काठमाडौँ पढेकी बुहारी गएर च्याट्टै खोलेर अस्ति गोई गाँटेको <laughs> सुन्नु न आएका बेलामा बिहान बुहारी चाहिँ अबेर उठ्ने गोसेनी तपाईँ चाहिँ पाँचै बजे सुक्राउँदै उठेर भन्छ पानी त तताउने हो बुहारी चाहिँ बिस्तारमा सुतेका हुन्छन् <laughs> अवस्था आयो बुहारी त चिया पकाइदिने मुनि उठ्दा चिया पकाइदिने आमा चिया ठिक भएन भन्छ उल्टो सोध्ने <laughs> हाँसो छ हाँसो छ हाँसो पल्लरा नयाँ गाउँ लगायत धेरै गाविसमा हिँडेको छु बुढाबुढीले त घर कुर्ने मात्रै छोराछोरी देश परदेश तपाईँहरू त घरको गोठालो एउटा पाँचजना जहाँ घर छ जान हुन्छ नाति काठमाडौँ छ गाउनुहोस् त एउटा के गाउँ <laughs> नि रङ्गिलो मान्छे त पुरानोमा त सुनि माया गीत गाउँछ सुनि माया गाइदिनुहोस् त माया देखि मनले भोर त खुब गिराउनु जानुहुन्थ्यो रे कहिले कसैका गोठा कहिले कसैका कहिरामा जानुहुन्थ्यो रे अझै पनि आँट्नुहुन्छ कि ढुकुरतिर पनि जानुहुन्थ्यो अरे हो यो भेग त भ्याउनु भएको है हो तपाईँका त्यति बेला एउटा फेरि गाइदिनुहोस् त त्यस्तै पुरानो भाकामा पल्लो भने पल्लो नयाँ भने पुरानो पुरानो बिर्से अब के चाहियो यो लौरो टेकेर उति टाढाबाट आउनु भएको छ भनेपछि बुढेसकालमा पनि मर्ने है राम्ता हेर्ने बाँच्यो नि भोलि नि यत्रो मरेपछि कसले हेर्छ मेरो नाम पैसा यो बयानब्बे वर्षको उमेरमा पनि तपाईँमा जुन जोस देखियो राम रमिता रङ्गरसप्रति जुन तपाईँको लगाव देखियो यस्तै रहिरहनु होला सयौँ वर्ष बाँचेको देख्न पाइयोस् तपाईँ यस्तै खुसी सुखी र हाँसेको देख्न पाइयोस् है त ल हस् होइन नि एक फेर तोलाई त बदल्ने पर्छ भगवान्ले पनि त्यो राम विष्णु उचार त्यहाँबाट राम उचार दाँतले मकै खाना हुन्छ अझै भुटामा खान्छु अब मकै खाएँ नि खाने खान्छु न त जाति जाति अब अहिले दाँत छैन टोक्ने बेलुकी टोक्नु सक्दैन <laughs> हुन्छ बुवा है यस्तै खुसी रहनु होला के थर हुन्छ है म सुनार थर हुन्छ हुन्छ <laughs> चिन्नुभयो अब त तपाईँलाई जय दिनुभयो <laughs> नि अब त भनिदिनु यस्ता बुढालाई छोडेर नि बुहारी स्याङ्जाका यस्ता मता बुहारी हुने रहेछ छोडेर गए बटुल जाने भन्दै यस्तो बुढा छोडेर जाने भन्नुलाई <laughs> अब नौ ओजेलका खबरको इतिहासमा पहिलो पटक गुल्मी भार्सेका दाजुभाइ बहिनीहरूको बोली भाषा तपाईँको शुभ नाम चाहिँ महेन्द्र लामी भार्से कति नम्बर ओडा हो चार नम्बर चार नम्बर हजुर कति वर्ष कि हुनुभयो भयो पैँसठी वर्ष पैँसठी वर्ष कि हुनुभयो हजुर अनि भार्सेको एउटा मिठो गीत गाइदिनुहोस् न भागै आउँदैन मलाई खै के आउँछ र मलाई त मैले त बिर्स्यो होला कि गाउनु <laughs> यही हो कि ओजेल खड्किने तपाईँको शुभ नाम चाहिँ के पर्यो चिन्त राम डरलामी भार्से कति नम्बर वडा हो भार्से पाँच नम्बर वडा कति वर्षको हुनुभयो म साठी वर्ष पुरानो गीत त आउँछन् होला त्यसमाथि पनि साली जोगाइदिनुहोस् न त्यही गाउँछु ल होप्ठिल पनि बाजै हो भेट भएको आजै हो <laughs> आकाशैमा मनि डलै मार्यो ओ सालै जो आचिल पनि बाजै सैमा मनि डलायो टाढाको चेलिए टाराको माइती ओ सालै जो बेट बाखो माइती टारा ओजेल खबर कति सुन्नुहुन्छ त्यहाँ सुन्छु तपाईँको नाम चाहिँ के पर्यो निलामाया डरलामी डरलामी वार्षिक कति नम्बर वडा हो छे हो ल निकालिदिनुहोस् ए पानी धाराको भनेपछि तपाईँले माया चाहिँ गाउँमै लगाएको बाहिरको होइन बाहिर कता गाउँमै बस्ने माइत पनि भार्से हो नै हो आमा नमस्कार नमस्कार कति वर्ष कि हुनुभयो कति कि हुनुभयो ए छ्यासी वर्ष पुग्नुभयो दाँत पनि झरिसकेछन् बुढाको नाम के हो एमबहादुर एमबहादुर के दरलामी छोरा छोराछोरी कोही छन् छोरी छैन एउटा छोरी यही हो एउटा छोरा हो कि अलिक बढी गयो बित्नु भयो अनि छोराले दिने माया र छोरीले दिने मायामा के फरक छ के फरक हो नि छोरीले बढी दिन्छन् क्यारे हो छोरीले छोरा छैन के अरे छोरीले यहाँ नि लग्ने मैले पनि के गर्ने म अब के त बैसा त खुब सुनिमाएका हुनुहुन्थ्यो अरे नि त हो आमा नमस्कार नमस्कार हजुरको नाम चाहिँ के पर्यो प्रेममती प्रेममती के हो डरलामी डरलामी श्रीमानको नाम के हो छविलाल छविलाल तमगास पहिला पहिला आउनुहुन्थ्यो देख्नु भएको थिएन होला किनभने बाटो खन्न आएको हामीले बनाएको बाटो हामी चाहिँ हिँड्यौँ बैकुण्ठ बहादुर चन्द बाटो खन्ने बेलामा तपाईँ बाटो खन्न आउनुभयो चिरे जम्डा ठ्या गिर प्रसाद शिर प्रसाद सबै हाम्रो माउलीहरू बुढो माउली बैकुण्ठ चन्दको उसमा त बाटो खन्न आएको बाटो खन्न हामी कहाँको बाटो खन्नुभयो तपाईँले हो उहाँबाट गौरवगढबाट हिसौन खन्यो के दिन त्यही उसनेका चामल दिनन् हामी त घरै बार खर्च लिएर खाएको कस्तो दिनन् त नदिया के गर्ने हामीले दिया थियो दिन्छ एक साग नुन पनि दिएको होइन हामीले आफै घरबार खर्च बोकिरहेको हो र आटो आटो लिन हाम्रो त खेत थियो सामान ल्याउनु भयो भातै थियो हाम्रो त खेत थियो त्यत्रो बिस बाइस मुरी खेत अहिले छैन अहिले छोराहरू म त लगे हामीले नि खाएँ नोले नि खाए गयो छोराहरू कति भाइ छोरा छन् दुईटा छ छोराले माया गर्छन् कि छोरीले छोरी सिर भएछ छोरीले माया गर्छन् छोराहरू मध्ये छोरीका घरमा हो बसेको छोरी गएर नि मेरै घर हो ए छोरीले राखेको छोरी होइन मेरो छोरी बिहा भएको छैन नमस्कार आमा तपाईँको नाम के लाग्यो मलाई नाम सो भने भन्नु के इन्द्रमटी हो मेरो नाम इन्द्रमटी माथि राणा बुढाको नाम के हो शिरबहादुर राणा को छोरा छोरी छैन तिन भाउना मेरो नमस्कार आमा तपाईँको नाम मेरो टिलकुमारी सिरिस हो भार्सेको नम्बर वडा हो अनि छोरा छोरी को छन् छोरी पन्ध्र पछि छ छोरा एउटा छोरा विदेश छ एउटा संसारसित बिदा भएर गयो एउटा छोरा छोरा छोरी मध्ये कसले बढी स्याहार सुसार गर्छ तपाईँलाई अब एउटा त्यही छ के अरे के भन्नु छोराले नि गर्छन् अब एउटा छोरा छोरा भरे ठिकै नमस्कार दिदी नमस्कार नाम चाहिँ के भयो मिनु थापा मिनु थापा हजुर कति वर्षकी हुनुभयो म अब चालिस वर्ष श्रीमानको नाम के थियो धनबहादुर थापा तपाईँ कति वर्षको हुँदाखेरि उहाँको मृत्यु भएको थियो म तिस वर्ष हुन्छु कोजेल खबर सुन्ने गर्नुहुन्छ एकदम सुन्नुहुन्छ एकदम हो सुन्छु तपाईँको नाम चाहिँ के पर्यो कुलबहादुर गुलामिनी आठ सय कति नम्बर वडा हो पाँच नम्बर समाजसेवी पनि हो त्यहाँको अब चाहिँ समाजसेवी त हो उही हलो चलाउने समाजसेवी भार्सेमा लाउरीको छन् अहिलेको चाहिँ अब म अहिले भोभोको चाहिँ अध्यक्षको नाताले मैले अहिले इस्टिमेट गर्दाखेरि चाहिँ एक सौ त्रिपन्नजना चाहिँ हाम्रो भोभोहरू पेन्सनरहरू हुनुहुन्छ त्यहाँ अहिले हाम्रो दर्ता गर्नु चाहिँ हामीले चाहिँ यहाँ खोजिरहेछौँ तर अलिकति प्रक्रिया चाहिँ मिलेको छैन हाम्रो त्यो प्रक्रियाले गर्दाखेरि हामीले चाहिँ एम्बुलेन्स भार्सेको विकासको लागि चाहिँ यातायातको पानी बिजुली उसको लागि चाहिँ गरौँ भनेर चाहिँ हामीले चाहिँ कोसिस गर्दैछौँ तर हाम्रो चाहिँ अलिकति यहाँ भोभो चाहिँ अलिक सङ्गठित हुन सकेको छैनन् गुल्मी जिल्लामा लाउरीहरू धेरै भएको गाविस भनेर भार्सेलाई चिनि गरिदिन्छ अरू गाविसमा चाहिँ भुपुहरू सङ्गठित भइसकेका छन् धेरै कामहरू पनि गरिसके भार्सेका भुपुहरू किन यसरी पछाडि परेको यसैमा मलाई पनि लाज पनि लाग्छ भन्नु पनि शरम लाग्छ पहिला चाहिँ भारसेमा मेरो ख्यालमा चाहिँ गुल्मी जिल्लामा चाहिँ हाम्रो भारसेमा चाहिँ डुर्सा चाहिँ हाम्रो हाई स्कुल भएको एउटा टङबासमा थियो एउटा रिडीमा त्यसपछि हाम्रो चाहिँ यहाँ गरेर अब यहाँ त्यतिखेर चाहिँ हाम्रो यहाँ जुबुङ मजुवा टुराङ रूपाकोट चाहिँ सबै विद्यार्थीहरू चाहिँ भारसेमा पढ्नु जाने हाई स्कुल त्यतिखेर थियो त्यो हाम्रो चाहिँ फेरि हाई स्कुल कसरी फेमस भयो भन्दाखेरि त्यतिखेर चाहिँ हाम्रो चाहिँ इन्डिया गभर्मेन्टले चाहिँ हामीलाई चाहिँ स्कुल पनि उसले बनाइदिएको त्यसले गर्दा चाहिँ एकदमै प्रगति भएको थियो तर त्यसपछि चाहिँ भार्सेको चाहिँ योहरू चाहिँ सबै गए कोही चाहिँ बसेसराई गए गए कोही चाहिँ लापरवाही जस्तो भयो तपाईँको अहिले एक सय त्रिपन्न जना छन् भन्नुभयो भुपूहरू तर अहिले धेरै जस्तो बाहिरी छन् मान्छे बाहिरी छन् अब त्यसमा पनि अब टोलदेखि पनि अहिले चाहिँ अब काठमाडौँ काठमाडौँबाट हङकङ हङकङबाट युके बेलायत अमेरिका पुगिसक्यो धेरै जस्तो पुराना घरहरू रित्ता छन् रित्ता छन् फारसेमा महिलाहरूले सिपमूलक तालिमहरू गरिरहेको छन् अरे होइन अहिले राम्रै प्रगति छ वार्षिकमा महिलाहरूको लागि त मैले चाहिँ अहिले चाहिँ मैले धन्यवाद दिनैपर्छ किनभने चाहिँ एकदम मेहनत गरेछन् उनीहरू चाहिँ आफै जागरुक भएर चाहिँ उनीहरूले चाहिँ आफ्नो टोलको चाहिँ उनीहरूले चाहिँ आफ्नो समिति गठन गरेर धेरै प्रगति गरेको छन् तर चाहिँ अब त्यसको लागि चाहिँ हामीले चाहिँ त्यसलाई सहयोग पनि त चाहियो नि त्यो चाहिँ हामीले गर्नु सक्छ वार्षिक खास गरी मगरहरूकै गाउँ हो के तपाईँको नाइन्टी फाइभ पर्सेन्ट छन् अब चाहिँ दलित उसमा चाहिँ पाँच पर्सेन्ट छन् पाँच पर्सेन्टमा पनि अहिले चाहिँ दुई पर्सेन्ट चाहिँ गइसक्यो गइसक्यो वार्षिकमा महिलाहरूले के के सिप सिकेका छन् बार्सेमा हजुर कुखुरा तालिम गरेछन् बुङ्गुर तालिम गरेछन् हुँदैछ अझै अब अहिले त के तालिम छ र कुखुरा तालिम बुङ्गुर पालन टिभी टिभी थाहा छ मलाई पहिला पहिला जस्तो रक्सी पार्ने रक्सी बेच्ने चलन छ नि हरायो हरायो अब कुराकानीको अन्तिममा एकपटक पुनः यो भार्सेको एउटा आफ्नै खालको भाका छ त्यसलाई सामूहिक रूपमा गाएर बिदा हौ है त माथि पर्यो बुके नि डाँडा तल पर्यो भा डाँडा तल पर्यो भार आँखैको सनिखाले मैबोलाई दिउँला बुझे चेलिए पार खोर्सानी खाले मै लाइदिउँला